कालजयी नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज कालजयी नेपाली गीतहरूको छयासियौं प्रस्तुति अजर अमर गीतहरूमा प्राविधिक मित्र सन्दीपका साथमा नेपथ्यका सहयोगी सुफल सहित यो प्रस्तोता प्रकाश सामीको सादर अभिवादन आजको छयासीौं श्रृंखला एक विशेष अंक हुनेछ जीवनभर रेडियोमा अरूका गीत बजाउने कार्यक्रम प्रस्तोताहरू जीवनभर रेडियोमा अरूका गीतका चर्चा गर्ने कार्यक्रम संचालकहरू जसको निधनपछि कुनै चर्चा परिचर्चा वा सम्झना पनि हुँदैन विद्युतीय तरंगको आरो अवरमा कैयौं यस्ता मान्छेहरू गुमनाम भएर हराएका छन् गत शुक्रबार रेडियो नेपालका पुराना कार्यक्रम प्रशासक र अतिरिक्त कार्यक्रम संचालक ज्ञानु भण्डारीको छयत्तर वर्षको उमेरमा नर्विक अस्पतालमा माफ गर्नुहोला ओम अस्पतालमा देहान्त भएको छ समाचारका अक्षरहरूमा उहाँको नाम देखिएन तर पनि रेडियो जगतमा काम गर्नेहरूका निम्ति भजन लेखक गीतकार त्यसै गरी संगीत अनुरागी ज्ञानु भण्डारी सदा स्मरणीय छन् गायक फतिमान राज भण्डारीका निकटका मित्र कवि गीतकार नाटककार बासुशीका अति घनिष्ठ मित्र अनि गायक संगीतकार शैलेश सिंहका पथ प्रदर्शक गायक शैलेश सिंह कुनै दिन ज्ञानु भण्डारीकै औंला समातेर स्वर सम्राट नारायण गोपालको घरको द्वारसम्म पुगेका थिए यी सम्झना कहिलेकाहीँ शैलेश सिंह दोहोऱ्याउने गर्छन् उनी शैलेश सिंहलाई भन्ने गर्थे स्वर भनेको रबर जस्तो र फैलिने हुनुपर्छ गायकको स्वर तीन इन्चीको डण्डी जस्तो साँगुरो हुनुहुँदैन ती ज्ञानु भण्डारी आज रहेनन् श्रद्धा सुमन सहित रेडियो प्रशासक एवं अतिरिक्त कार्यक्रम संचालक ज्ञानु भण्डारीप्रति हार्दिक श्रद्धाञ्जली सहित आजको यो कार्यक्रम सम्पूर्ण रेडियो प्रस्तुताहरूमा सादर समर्पित छ कार्यक्रमको शुरूमै रेड नेपालका चर्चित रेडियो कार्यक्रम संचालक विक्रम सिजापतिको सन्दर्भ राम विक्रम सिजापति रेड नेपालका कार्यक्रम संचालक उद्घोषक पनि हुन् र गीतकार पनि कवि पनि तर राम विक्रम सिजापति स्वयंले गीत पनि गाएका छन् बालबहादुर गन्धर्वको संकलनमा रामविक्रम सिजापति र साथीहरूको स्वरबाट अजर अमर गीतको पर्दा खोल्दैछौं देखो शिव के रोलायो सुन माया चालीस सिमी लाए गैले आंखों सुते को देख खायो मैले सुनमाया झम्कायो खसीले तिम्रो नाममा अतिथि जुम्ला सुनमाया निराको मसीले उजेलो भएको छैन झुकायो जुन पापी ताराले उजेलो भएको छैन झुकायो जुन पापी ताराले प्यादेर बल्यो सुन सुनमाया गोबरे भुइँमा माया लाउँ यी रेडियो प्रस्तोता जो आफै कुशल गायक पनि थिए डाक्टर राम विक्रम सिजापति जो अहिले अत्यन्त अस्वस्थ हुनुहुन्छ जीवन हाम्रो संग्लो पानी हो दीपक जंगमको संगीतमा उनको यो गीत पनि रेकर्ड भएको छ भने दीप श्रेष्ठ र सरला गुरूङको स्वरमा तिम्रो मनमा बस्न सकोस् त गीत पनि राम विक्रम सिजापतिको शब्दमा रेकर्ड भएका छनृ उज्यालोको ट्विटर एएलओ उज्यालोमा हामीलाई मेन्शन गर्नुभएको छ निरन दाईले म अहिलेदेखि नै अजर अमर गीतहरूको प्रतीक्षामा छु भनेर उहाँले दुई घण्टा अगाडि हामीलाई मेन्शन गर्नुभएको थियो भने भेटिएको मुन्से लेख्नुहुन्छ कौतौल म अजर अमर गीतको पर्खाइमा छु भनेर कलराडो डेनबरबाट धना पौडेल लेख्नुहुन्छ अजर अमर गीतको कामना गर्दै त्यसै गरिकन गोकुल सापकोटा लेख्नुहुन्छ कालजयी गीतहरूको सविशेष प्रस्तुति अजरामर गीतहरू क्या प्रस्तुति भनेर हामीलाई हाम्रो फेसबुकमा मनोज कुलुङ लेख्नुहुन्छ सबैको मन जित्न सफल उज्यालो नाइन्टी नेटवर्क एफएमबाट प्रसारण हुने प्रस्तोता प्रकाश सायमी सशेन्द्र गौतम अनि सुफल काफ्लेको साथमा अजर अमर कार्यक्रम सुन्न नछुटाउनुहोला भनेर चन्दा केसी नेपाली गीत संगीतलाई माया गर्नेहरूले सुन्नै पर्ने कार्यक्रम भनेर लेख्नुहुन्छ जोगमेर माझी उहाँ विदेशबाट लेख्नुहुन्छ मैले अरू रेडियोको कार्यक्रमहरू पनि सुनेको छु त्यसमा स्ट्याटस अपलोड हुने बित्तिकै छ सात सय कमेन्ट र म्यासेजको वर्षा हुन्छ तर यति राम्रो कार्यक्रममा भने पब्लिक सहभागिता कमी नै लागेको छ कार्यक्रम सम्बन्धी जानकारीको कमीले त होइन यदि हो भने प्रचार गर्न जरूरी छ जय अझ अमर गीतहरू भनेर लेख्नुहुन्छ जोगमेर माझी प्रेम नारायण लेख्नुहुन्छ गत बिहिबारको पचासौं श्रृंखलामा कुनै बेला दार्जीलिङमा ठेकेदारको काम गर्दै गरेका गीतकार ईश्वर बल्लभको पहिलो गीतको पहिलो कथासँगै मोहनी लाउला हिमालयले पंचीले गीत गाउला वा त्यो गीत सुनेर मनै प्रफुल्ल हो क्या गीत छ त्यस्तै आज पनि आफ्नो पहिचान रेडियो प्रस्तुतामा खड़ा गरिसकेका गीतकार को होलान् त उनी कतिलाई त थाहा होला तैपनि चाखलाग्दो विषय बन्यो युएई आबुधाबीमा प्रतीक्षा गर्दै आजको अजर अमर गीतहरूलाई अनलाइन उज्यालो नाइन्टी नेटवर्क मार्फत सुन्दै गरेका प्रेम नारायणजी लेख्नुहुन्छ तेज कवायजी राजेश्वर उदयजीको पनि शुभेच्छाहरू प्राप्त भएका छन् हामी कार्यक्रममा विस्तारै सबैको स्ट्याटसलाई वाचन गर्ने रामविक्रम सिजापति जस्तै रेड नेपालमा शुरूआतदेखि नै उद्घोषणमा सक्रिय थिए शेखर मानन्धर तुलसीनाथ ढुङ्गेल भोग्य प्रसाद शाह र त्यसै गरी किरण खरेल यादव खरेल ईश्वर वल्लभ विश्व वल्लभ राम विक्रम सिजापति राममणि रिसाल ध्रुव थापा कमल प्रधान धेरै यस्ता रेडियो प्रस्ताहरू आए निरोध राज पाण्डे यी धेरै नाम मध्ये रेडियोका निर्देशक पनि भएका र कार्यक्रम पनि सञ्चालन गरेका बोगे प्रसाद शाह अर्का एक नाम हुन् बोगे प्रसाद शाहले रेडियो नेपालमै हुँदा गीत पनि लेखे अभिनय पनि गरे र उनको शब्दमा पुष्प नेपाली र तारादेवीको स्वर वेद हुने यो बेला फेरि बेटा बोला किन होला कुन बाटो कहाँ जाने होला फेरि बेटा होला किन होला आकाश विचार नौ लाख तारा बिगन सक्दैन मायालु जानलाई छोडेर जान मन मेरो मान्दैन बिदा हुने भइगयो गयो बेला फेरि बेटा होला बिना होला बाटो जाने होला फेरि भेट्दा होला कि नहोला पानी रल पऱ्यो कति साचे होला है रमाइलो लगाइदिन्छु साबुनको माला माया भए जरुरै भेट हुने भइ गयो बेला फेरि भेट होला कि नहोला लामो है परा, गुन्दरी गुना छोटो चाहिँ गाईलाई सत्यमा सत्य यो माया मेरो दिनमा कसैलाई दिदा हुने भइ गयो बेला मेरी बेटा होला कि बोला भोगी प्रसाद शाह रेडियोका प्रशासन प्रमुख त्यसै गरिकन रेडियो उद्घोषक र उनको नाम जोडिन्छ शेखर मानन्धर प्रचण्ड मानसिंह त्यसै गरिकन लामो इतिहास बुकेका उद्घोषकहरू किरण खरेल यादव खरेलसँग पनि सुभाष ढुङ्गेल लेख्नुहुन्छ curiously waiting to listen my favourite program with my dear दाई भनेर लेख्नुहुन्छ त्यसै गरिकन राजेश्वर उदय लेख्नुहुन्छ उहाँ हाम्रो पाल्पाबाट नियमित श्रोता र मित्र हुनुहुन्छ र हामीलाई अत्यन्त स्नेहका साथ सुझाव पनि दिइरहनुहुन्छ राजेश्वर उदयजी जो स्वयं आफै पनि एक कुशल चित्रकार र कलाप्रेमी पनि हुनुहुन्छ परिवर्तन प्राय सुन्दर नै हुन्छ नै किनकि पुरानो स्वरूपमा समानुकूल सुन्दरता केही नयाँ थपिएकै हुन्छ सायद आजको छयासी श्रृंखलामा पनि फरक प्रस्तुति हुनेछ नै मलाई लाग्दछ आज नेपाली संगीतको त्रिवेणी गोपाल इन्जनको बारेमा पनि सुन्दर जानकारी प्राप्त गर्न अवसर प्राप्त हुनेछ भनेर विमल डाङ्गी लेख्नुहुन्छ अमेरिकाबाट उजेलो भएको छैन झुक्यायो जुन पापी ताराले सानैमा सुनेको गीत फेरि सुन्न पाइयो धन्यवाद प्रकाश दाई अनि उज्यालो परिवारलाई भनेर प्रवासी केशव लेख्नुहुन्छ ज्ञानो भण्डारी एउटा बहुआयामिक व्यक्तित्व जसको बारेमा मैले कहिले कतै पनि सुनेको थिइनँ आज उहाँको बारेमा धेरै कुरा जान्न पाइने भयो धन्यवाद उज्यालो अनि प्रकाश दाई उहाँको समूहलाई आगामी दिनमा पनि यस्तै गुमनाम स्रष्टाहरूलाई जनमानसमा ल्याउन सफल रहोस् मेरो शुभकामना उज्यालो र प्रकाश दाईलाई झापान नेपालका प्रवास केशव हाल रियाद साउदी अरबबाट प्रमोद अमाते जो साहित्य प्रेमी मुक्तकार कवि हुनुहुन्छ अमेरिका फर्किएपछि फेरि अनलाइनमा लाइभ अजर अमर गीतहरू सुन्दैछु बारे भनी डाउनलोड गरी सुन्छु मेरो मनपर्ने कार्यक्रम भनेर प्रमो अमातेजीलाई काठमाण्डुमा नेपाल मुक्त प्रतिष्ठानले गत महिना सम्मान पनि गरेको थियो राजेश्वर उदय लेख्नुहुन्छ म अचम्ममा परे प्रकाश दाजु तपाईँहरू कस्तो टीम यो जे जस्तो गरी कार्यक्रमको स्वरूपमा प्रस्तुत गर्नुभए पनि सुन्दरतामा कति पनि कमी नहुने झन थपिने यस्तो पो कार्यक्रम सुन्दर जानमा मै मजा धन्यवाद कमल श्रेष्ठ लेख्नुहुन्छ विषयवस्तु उठान साँच्चै गजब छ प्रकाश दाई दाईको यस्तै फरक शैलीका कारण कार्यक्रम छुटाउनै मन लाग्दैन साउलिन श्रेष्ठले पनि आफ्नो प्रतिक्रिया व्यक्त गर्नुभएको छ यहाँलाई पनि धन्यवाद रेडियोमा बज्ने कुनै पनि गीतका बारेमा कुरा गर्न सबैभन्दा पहिला रेडियो प्रस्तोता उद्घोषक नै तयार हुनुपर्छ लोकमणि सापकोटा पुरूषोत्तम सापकोटा वासुदेव मुनाल पाण्डव सुनवार यी धेरै रेडियो प्रस्तुताले गीतलाई कसरी प्रस्तुत गर्ने वा युवामाझ कसरी लोकप्रिय बनाउने भनेर रेडियोमा धेरै वर्ष बोले हिरण्य भोजपुरी धर्मराज थापा जस्ता श्रष्टाहरूले पनि रेडियोमा कार्यक्रम चलाए आज यी सबै श्रष्टाहरूप्रति हामी ज्ञानु भण्डारीसँग जोडिएको सम्झनासँग जानेछौ ज्ञानु भण्डारीलाई संगीतको अपार ज्ञान थियो उनी रविन्द्र जैनको संगीतदेखि लिएर फतेमान राज भण्डारीको गायनसम्मको एउटा समदूरी तय गर्न सक्थे उनी बारम्बार भन्ने गर्थे गायकको स्वर भनेको रबर जस्तो तन्किने र फैलिने हुनुपर्छ तीन इन्चीको डण्डी जस्तो होइन कवि गीतकार नाटककार बाससी उपचारका निम्ति दिल्ली गएपछि दिल्लीमा उनको देहान्त भएपछि उनको लास काठमाण्डु आयो त्यति बेला ज्ञानो भण्डारीले भनेको कुरालाई निबन्धकार गोविन्द वर्तमानले आफ्नो पुस्तकमा लेखेका छन् गोविन्द बासे त दिल्लीबाट कार्गोमा फर्केछ उनी बासुशीलाई माया गरेर बासे भन्थे आफ्ना आत्मीय मित्र बासु शशी कार्गो भएर फर्किएकोमा उनी सन्ताप व्यक्त गर्दैथे ज्ञानु भण्डारीको गत शुक्रबार ओम हस्पिटलमा निधन भयो र त्यही दिन आर्यघाटमा उनको सम्पूर्ण काजक्रियाहरू सकियो तर रेडियो जगत ज्ञानु भण्डारीको निधनप्रति अज्ञात नै रहयो आजको कार्यक्रमका बारेमा नना पौडेल लेख्नुहुन्छ कुन बाटो कहाँ जाने होला बालापनको याद दिलायो गीतले सदाबहार गीत आज पनि उत्तिकै मनपर्छ भनेर लेख्नुहुन्छ निरज सेभेन नाइन सिक्स लेख्नुहुन्छ बिहान हुँदै गर्दा भजन सुन्न जति मजा आउँछ रात छिपिँदै गर्दा अजर अमर गीतको यो कार्यक्रम सुन्न उस्तै मजा लाग्छ संघर्ष छेत्री लेख्नुहुन्छ आफूलाई त खासै गीत लेख्न आएन दुई चार कथा निबन्धहरू गाउने गीत लेख्ने संगीत भर्ने काम एउटा विमान चालक भन्दा कम लाग्दैन धन्यवाद शंकरजी यहाँले श्रष्टाहरूको यति धेरै स्नेह राखेर लेख्नु भएकोमा अब गीतको क्रममा अर्को गीत छ नेपालमा रेडियो स्थापना भएपछिका पहिलो रेडियो उद्घोषक तारणी प्रसाद कोइरालाको शब्द प्रजातान्त्रिक नेपाल रेडियोका पहिलो निर्देशक तारणी प्रसाद कोइराला जो स्वयं लेखक पनि हुन् गीतकार पनि हुन् र माइक्रोफोनका प्रिय साथी पनि उनको शब्द कालो मण्डलको संगीतमा पहिलो गायिका रानु देवी अधिकारीको स्वर लोकतान्त्रिक रेडियो नेपालका पहिलो गायिका रानुदेवी अधिकारीको स्वर र त्यति बेलाका रेडियो उद्घोषक तारानी प्रसाद कोइरालाको शब्दमा रेडियो नेपाल वा कुनै पनि संचार जगतमा काम गर्ने प्रस्तोताले गीत संगीतलाई एउटा आरो अवरो दिने मात्र होइन जीवित राख्ने काम पनि गर्दछ नेपालका धेरै रेडियो प्रस्तोताहरू बिनाका गीतमालाका अमीन सयानीबाट प्रभावित भएको कुरा आफ्नो वार्ता अन्तर्वार्तामा प्रस्तुत गर्ने गर्छन् त्यसै गरिकन बलिउडका चर्चित अभिनेता सुनिल दत्त जो स्वयं पनि रेडियो सिलोनबाट कार्यक्रम उद्घोषकका रूपमा नै प्रवेश गरेका थिए त्यसै गरी अमेरिकाका राष्ट्रपति रोनाल्ड रेगन पनि पहिलो पटक म्यान्चेस्टरको फुटबल ग्राउण्डबाट रेडियो उद्घोषकको रूपमा प्रवेश गरेका थिए यी धेरै व्यक्तिहरूलाई रेडियो उद्घोषक हुनुको कारणले साहित्य संगीत र कलाको ज्ञान हुन जान्छ ज्ञानो भण्डारीको प्रसंगलाई हामीले त्यही कारण जोडेका थियौं ज्ञानो भण्डारीका समकालीनहरूमा धेरै उद्घोषकहरू यादव खरेल त्यसै गरिकन गायक संगीतकार फतेमान राज भण्डारी र ज्ञानो भण्डारीको जीवनशैली ओशोको शून्य दर्शनबाट निकै प्रभावित थियो अपिक सुमन लेख्नुहुन्छ उज्यालोको कार्यक्रम the program makes me nostalgic and doesn't let me sleep भनेर लेख्नुहुन्छ जापानबाट सुमनले त्यसै गरिकन हामीलाई युएसएबाट लेख्नुभएको छ हाम्रा अनन्य मित्र रेडियोका हाम्रा शुभेच्छुक जसले बारम्बार हामीलाई प्रतिक्रिया मार्फत सजग पनि गराइरहनु भएको छ सूरज उपाध्यायजीले उहाँको प्रतिक्रियाको लागि पनि हामी धन्यवाद व्यक्त गर्दछौ र हामीलाई अतिरिक्त पाण्डेजीले पनि भर्खरै एउटा सन्देश प्रेषित गर्नुभएको छ प्रकाश सर हामी केटाकेटी छँदा हामीहरूले बाल बाटिका कार्यक्रमका दाजु कर्णजङ थापाज्यूलाई आजको सन्दर्भमा सम्झिरहेका छौं अतिरिक्त पाण्डेजी आफै पनि अहिले वृद्ध अवस्थामा हुनुहुन्छ वा उहाँको बाल्यकाल भनेपछि त यो बीस सालभन्दा अगाडि नै हुनुपर्छ होला सूरज उपाध्याय लेख्नुहुन्छ हजारौं किलोमिटर पार गरी सात समुद्र पारी आफ्नो जन्मभूमि छोड़ी आइपुग्दा पनि जन्मभूमिको माया रहिरहँदो रहेछ लाग्छ अहिले नै घर जाउँ आफ्नै पाखा पखेरूमा रमाऊ तर परिस्थिति यस्तो नहुँदा पनि अजर अमर गीतहरूले एक निमेषमा आफ्नो घरबारीमा पूरा इन्द्रियको महसुस गराइरहन्छ धन्यवाद प्रकाश दाजुलाई आधुनिक विज्ञानले पनि गर्न नसकेको काम एक निमेषमै हजारौं माइल पार गरी घरबारीको महसुस गराइदिनु भएकोमा दुनै एक दोल्पाका सुरज उपाध्याय हाल युएसएबाट त्यसै गरिकन हामीलाई करूणजङ थापाज्यूको सम्झना गराउनुभयो अतृप्त पाण्डेजीले कथाकार कवि अतृप्त पाण्डेजीले तर हामी पनि सम्झना गर्छौ वासुदेव मुनाललाई वासुदेव मुनालले धेरै नयाँ प्रस्तुताहरूलाई रेडियोमा स्वर परीक्षा दिन वा बोल्न सिकाएका छन् आजका धेरै चर्चित टीभी प्रस्तुताहरू चाहे विजय कुमार पाण्डे शरद पोखरेल वा त्यसपछिका धेरै सर्जकहरूलाई वासुदेव मुनालले माइक्रोफोन अगाडि लगेर बोल्न सिकाएका थिए ती वासुदेव मुनाल पनि राम्रा गीतकार थिए संकलक थिए गायक थिए तर वासुदेव मुनाललाई आज धेरै कम मान्छेले गायकका रूपमा कलाकारका रूपमा सम्झना गर्छन् वासुदेव मुनालको स्वरमा यो गीत सिकेर साइलीको संगीत र कृष्ण बरालको शब्दमा वर्णन तिम्रो कसमा गरौँ गरेर सकिन्न वर्णन तिम्रो कसमा गरौँ गरेर सकिन्न यो छातीभित्र राखेको चित्र मेटेर मेटिन्ना हो वर्णन तिम्रो कहाँसम्म गरौँ गरेर सकिना खेतारा घुम्टोमा तिम्रो चम्खेको आज देख्छु मुहारै भारी स्वर्ग कि पारी झल्केको आज देख्छु नदीको म तिम्रै तिम्रै नि पानी झुके जस्तो लाग्छ अरूका गीत बजाउँछन् जीवनभर अरूको स्वर गला संगीतका बारे चर्चा गर्छन् तर ती रेडियो उद्घोषक एक दिन अज्ञात जीवन बिताउँछन् र हराउँछन् यसैबारे हाम्रा एक्लैले ट्वीटमा हामीलाई मेन्सन गर्नुभएको छ रेडियो कर्मी बारेको कार्यक्रम पनि उस्तै स्वादका गीत देवीका बारे धेरै सुने पनि उनको गीत सुन्न पाइएको थिएन धन्यवाद दाई भनेर लेख्नु भएको छ धना पौडेलजीले बाल कार्यक्रमका प्रस्तुताका रूपमा मलाई अझै वासुदेव मुनालको याद आउँछ भनेर लेख्नु भएको छ रेडियो प्रस्तुताका रूपमा अदितका गीत कार्यक्रमहरू सञ्चालन गर्ने एक होनार प्रस्तुता थिए मिठा पराजुली मिठा पराजुलीले रामणि रिसालका बारेमा लेख्नु भएको छ अक्षरका पुजारी रामणि रिसाल यसलाई श्री ओम श्रेष्ठ रोदन जयदेव भट्टराई र प्रधान सम्पादक मुरारी सिगदेलले सम्पादन गर्नुभएको छ मुरारी सिगदेलको भगीरथ प्रयत्नमा यो पुस्तक केही महिना अगाडि सार्वजनिकरण भएको छ अतीतका गीतहरू कार्यक्रमका प्रस्तुता मिठा पराजुले लेख्नुहुन्छ प्राध्यापन छोडेर रामन रिसाल प्रशासनतर्फ लाग्नुभयो र रेड नेपाल पुग्नुभयो म पनि त्यतिखेर त्यही कार्यरत थिएँ कार्यक्रम शाखा हेर्ने उपनिर्देशक हुनुहुन्थ्यो रामणि रिसाल म चाहिँ कार्यक्रम संचालक यसपछि उहाँले केही कार्यक्रमहरूको खाका बनाएर हामीसँग सल्लाह गर्नुभयो ती कार्यक्रमहरू थिए अतीतका गीत हाम्रो संस्कृति र साहित्यिक कार्यक्रमको पुनः संरचना अतीतका गीत कार्यक्रमलाई खोजमूलक बनाउनुपर्छ भन्दै उहाँले त्यसको सञ्चालनको अभिभारा मलाई दिनुभयो मैले कार्यक्रम सञ्चालन गरेपछि पुराना गीतहरूको रेकर्ड खोज्दै गए फुटेज रेकर्ड पाए पनि श्रोताहरूलाई जानकारी गराएर त्यसको गीत प्रसारण गर्थे कार्यक्रम बनाउँदा रेडियो नेपाल नेपाली संगीत साधक भुइगल बुढापाकाका पुराना कुरालाई स्रोतका रूपमा प्रयोग गर्थे त्यो कार्यक्रम सबै वर्ग समूहलाई रूचिकर भयो र लोकप्रिय पनि त्यसअघिसम्म ती गीतहरू फालिएका थिए र तिनका स्रष्टाहरू पनि ओझेलमा थिए त्यस कार्यक्रमको प्रसारणपछि दरबारबाट खप्की आएछ उहाँले मलाई बोलाएर भन्नुभयो मिठा राणाहरूको मात्र नाम नभन शाहहरूको पनि भन यसको तात्पर्य मैले बुझे र घुमाउरो तरिकाले प्रस्तुत गरेँ गीत संगीतका सबै विधामा राम्ररी खोज गर्नुपर्ने यथार्थतालाई त्यही कार्यक्रमले अनुभूत गरायो रामनी रिसालका बारेमा लेख्नुहुन्छ अर्का रेडियो प्रस्तोता दुर्व थापा राममणि दाई दुई हजार छत्तीस साल वैशाखमा त्रिभुवन विश्वविद्यालयको प्राध्यापन पेशाबाट सिधै प्रशासन सेवामा सरूवा भएर त्यति बेलाको प्रसार विभाग रेडियो नेपालको उपनिर्देशक तथा कार्यक्रम शाखाका प्रमुखका रूपमा काम गर्न पुग्नुभयो त्यसअघि यदाकदा मात्रै हाम्रो भेट हुने गर्थ्यो पहिले उहाँलाई भेट्नमा म उहाँकै घर जान्थे तर पछि उहाँ र मेरो भेट दिनदिनै हुन थाल्यो रेडियो नेपालमा म समाचारतर्फको सम्पादक प्रसारक थिए र केही कार्यक्रमहरू पनि चलाउँथे तीमध्ये मनोरञ्जन र हाँस्य व्यङ्गेको संगालो रसरंग कार्यक्रम शुरूमा पञ्चरंगीको नामले चलेको त्यसको म संचालक थिए हाम्रो संस्कृति अतीतका गीत फूलबारी लोकगीतहरूको कार्यक्रम त्यस बेलाका ज्यादै लोकप्रिय कार्यक्रम रामणी दाईकै कार्यकालमा शुरू भएर सञ्चालन भएका थिए रामणी रिसालका बारेमा चर्चा जारी नै रहनेछ तर रामणी रिसालकै शब्दमा नुपुर भट्टाचार्यको स्वरमा यो गीत नुपुट भट्टाचार्यको स्वर शिवशंकरको संगीतमा राममुनि रिसालको शब्द राममुनि रिसालका बारेमा अर्का कार्यक्रम उद्घोषक विश्वबल्लभ लेख्नुहुन्छ रेडियो नेपालमा उहाँको पाँच वर्षीय कार्यकाल दुई हजार छत्तीस सालदेखि दुई हजार एकचालिस सालमा धेरै प्रशंसा योग्य कार्य भए जसको साक्षी पछिका पुस्ता हामी छौं उहाँकै कार्यकालमा उहाँकै सल्लाह र निर्देशनमा सर्वप्रथम फूलबारी कार्यक्रमको जन्म भयो त्यसको सञ्चालन र व्यवस्थापनको जिम्मा मलाई दिनुभयो सो कार्य सहज थिएन मेरा लागि कठिन परीक्षा नै थियो किनकि यसको मुख्य उद्देश्य विभिन्न जात जातिले आफ्नै मातृभाषामा आफ्ना लोकगीत लोक संस्कृति विचार अन्तर्वार्ता भाषा भेषबारे जानकारी गराउनु थियो फूलबारी कार्यक्रम हिमाल पहाड़ तराई उपत्यका यत्र तत्र सर्वत्र लोकप्रिय भयो देशका कुना कुनामा आफ्नै भाषा वेशभूषा बडो हर्ष उत्साह र उमंगका साथ गीत रेकर्ड गरी प्रसारण गराउन रेड नेपालमा कलाकारको भीड़ लाग्न थाल्यो कार्यक्रमको लोकप्रियता र सर्वत्र प्रशंसाका कारण फूलबारीले नेपाल टेलिभिजनमा पनि फुल्ने र फल्ने मौका पायो पहिले पहिले कलाकारले जे ल्यायो हेर्दै नैले सोझै प्रसारण गरिन्थ्यो यसैले रेडियोमा धेरै छाडा गीत पनि रेकर्ड र प्रसारण भए यस्ता विकृति रोक्न ईश्वर बल्लभको अध्यक्षतामा सर्वप्रथम गीत जाँचकी बोर्ड स्थापना पनि रामन रिसालकै कार्यकालमा भएको थियो रामन रिसालका बारेमा विश्व बल्लभको यो जानकारी र विश्व बल्लभ नै पहिलो गीतकार हुन् जसले उदित नारायण झाको पहिलो गीत रेकर्ड गराउनलाई शब्द लेखे भने मदन कृष्ण श्रेष्ठले पनि उनकै शब्दमा पसलबाट बिकिसकेको म एउटा मान्छे गीतबाट आफ्नो गायनको यात्रा शुरू गरेका थिए विश्ववल्लभको शब्द नातिकाजीको संगीतमा अब प्रस्तुत छ तारादेवीको स्वर mm-hmm. विदा हुने भइसक्यो बेला कुन बाटो जाने फेरि भेट होला कि नहोला तारादेवी र पुष्प नेपालीको स्वरको यो गीत हामी साथीहरूबीच जिस्केर छुट्टिनु अघि गाउने गर्थ्यौं राजेश्वर उदय लेख्नुहुन्छ आज सुन्दा त्यो सुन्दर बचपनको सुन्दर समय याद आयो त्यसै गरी विकास आर कंसाकार लेख्नुहुन्छ प्यारा प्यारा भाइ बहिनी हो रेडियो नजिक आऊ भनेपछि दौडेर रेडियो अगाडि बसेर रमाइलो बाल गीतहरू सुनेको त्यो स्वर्णिम दिन याद आयो भनेर उहाँले वासुदेव मुनालको सम्झनाका बारेमा लेख्नुभयो त्यसै गरिकन अतृप्त पाण्डेजीले लेख्नु भएको छ वासुदेव मुनालको सबैभन्दा बढ़ी फरमाइसमा बज्ने गीत बजाउनु भएकोमा धन्यवाद भनेर लेख्नु भएको छ र हाम्रा अनन्य शुभेच्छुक मित्रहरूले धेरै शुभकामनाहरू शुभेच्छाहरू र विशेष गरेर ज्ञानु भण्डारीप्रति श्रद्धाञ्जली पनि व्यक्त गर्नुभएको छ तेज कवायजी लेख्नुहुन्छ गीत र अरू कार्यक्रममा पनि सुन्न पाइन्छ तर ती गीतहरूको इतिहास त अजर अमर गीतहरूमा मात्र सुन्न पाइन्छ आजको अर्को एपिसोड पनि यादगार रहयो त्यसै गरिकन हाम्रा मित्र दिनेश राउत लेख्नुहुन्छ कार्यक्रम प्रस्तोता प्रशासक ज्ञानु भण्डारीप्रति हार्दिक श्रद्धांजलि अर्को चर्चित कार्यक्रम उद्घोषक स्वर्गीय पाण्डव सुनारको बारेमा पनि केही जानकारी पाइन्छ नै होला साउदी अरबबाट सुनिरहेको छु भनेर उहाँ लेख्नु भएको छ र ज्ञानु भण्डारीको भनाईप्रति स्वर भनेको रबर जस्तै फैलिने हुनुपर्छ तीन इन्चीको दण्डी जस्तो साँगुरिन हुँदैन भन्ने भनाईप्रति धेरैले आफ्नो सहानुभूति र सह मती जनाउनु भएको छ ती सबै मित्रहरूप्रति पनि हार्दिक आभार व्यक्त गर्दै आजको यो कार्यक्रममा अब अर्का चर्चित रेडियो प्रस्तुताको चर्चा गर्नेछौ पुरूषोत्तम सापकोटा पुरूषोत्तम सापकोटा र उनका भाइ लोकमणि सापकोटा दुवै रेडियो नेपालका चर्चित उद्घोषक थिए लोकमणि सापकोटा विज्ञापन सेवाको कार्यक्रम चलाउँथे भने पुरूषोत्तम सापकोटा धार्मिक कार्यक्रम चलाउँथे तर कुनै समय पुरूषोत्तम सापकोटाले दशरथ रंगशालाबाट फुटबलको पनि प्रत्यक्ष प्रसारण धेरै पटक सहभागी भए र लामो समय करिब दुई वा तीन वर्ष यो कार्यक्रम प्रस्तुतसँग सहायकका रूपमा पनि पुष्तम सापकोटाले एफएममा काम गर्नुभएको हुनाले म पनि उहाँप्रति सदैव स्नेह र सम्मान राख्थे आजको कार्यक्रममा अन्त्यमा पुष्तम सापकोटाको गीत भक्तराज आचार्यको संगीत र स्वरमा राख्नुभन्दा अगाडि चम्पा थापा योगेन्द्र चौलागाई सुमन वाग्ले कमल कार्की अनन्त यात्री इन्द्र नार्थुङ्गे बलामी राज पुण्य सरूले ज्ञानो भण्डारीप्रति राख्नुभएको यो श्रद्धांजलिका शब्दसँगै आजको यो कार्यक्रमबाट सन्दीप र यो प्रस्तुता प्रकाश सामीलाई विदा दिनुहोस् भोलि सवा नौ बजे हामी भेट्ने नै छौ <laughs> माझ बने डोली चढ जैबी बन कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज